बगैँचामा फुलेका फुलहरू एक आपसमा रमाउँदै अनि गफिँदै आनन्दित भई बसेका थिए अचानक धरती हल्लियो अनि फाट्यो जमिन अहो कति भयावह थियो त्यो दिन मुस्कुराइरहेका फुलहरू अचानक भाषिए धरतीभित्र छेदविच्छेद भयो त्यो बगैँचा नरह्यो त्यो सुन्दरता नरह्यो त्यो मुस्कान केही फुल ढले हाँगासँगै केही बाँकी रहेका फुल ओइले झै नैरस्यताले तर माली मौन छ र हेरिरहेछ त्यो विचित्र अनि प्रत्यक्ष प्रसारण अह सकेन उसले उद्धार गर्न त्यो माली नै थियो ती फुलको आशाको त्यान्द्रो तर माली नै मौन रह्यो र चुडियो बाँकी रहेको एक आशाको त्यान्द्रो पनि अब न फेरि फुल्ने छ अब न फेरि फुल्ने छन् न फुल न छरिने छ सुबास ठगिएका छन् फुल आफ्नै मालीबाट जबसम्म हुने छैनन् फुललाई बुझ्ने माली फुललाई प्रेम गर्ने माली अह मुस्कुराउने छैन फुल र फैलाउने छैन सुबास र त खोज्दैछन् फुल एक असल माली एक विश्वासिलो आशाको त्यान्द्रो सफल सुरज बुढा नीलकण्ठ दुई काठमाडौँका स्रष्टाको यो कविता उठान गरेको हुँ यो कवितापछि अर्को मुक्तकतर्फ लाग्छु तिम्रो दुःख तिमीले नै झेल्नुपर्छ साथी तिम्रो दुःख तिमीले नै झेल्नुपर्छ साथी हारे पनि जिन्दगीमा खेल्नुपर्छ साथी तिम्रो दुःख तिमीले नै झेल्नुपर्छ साथी तिमी जनता तिम्रा सपना सडक भरि गाडी त्यही छेउ ठेला गाडा पर्छ साथी हारे पनि जिन्दगीमा खेल्नुपर्छ साथी तिम्रो दुःख तिमीले नै पर्छ साथी रमेश कार्कीको थियो यो मुक्तक यो मुक्तक पछाडि फेरि मैले बिजारोपणबाट केही गजल लिन्छु अबको क्रममा निदाएर देखेँ झरेको जवानी निदाएर देखेँ झरेको जवानी छ दोधारमा नै परेको जवानी निदाएर देखेँ झरेको जवानी कुनै चैतको पात जस्तै सुकेको कुनै चैतको पात जस्तै सुकेको बिना अर्थ नै मरेको जवानी छ दोधारमा नै परेको जवानी कतै जान होला नसाको नदीमा कतै जान होला नसाको नदीमा म भेटेँ अनि भिज्दै तरेको जवानी बिना अर्थ नै मरेको जवानी जहाँ देउता छन् त्यहाँ फुल जस्तै जहाँ देउता छन् त्यहाँ फुल जस्तै बनी आस चढ्ने गरेको जवानी म भेटेँ अनि भिज्दै तरेको जवानी यसै धुप जस्तै बगी बासनामा यसै धुप जस्तै बगी बासनामा सधैँ गन्ध मात्र छरेको जवानी छदोधारमा नै परेको जवानी निधाएर देखेँ झरेको जवानी नारद गौतम बलेटकसार तिन गुल्मीका स्रष्टाको यो गजल उठान गरेका हौँ आज हामीले संयुक्त गजल सङ्ग्रह बिजारोपणबाट पनि तपाईँका गजलहरू उठान गरिरहेका छौँ अब अर्को गजलतर्फ लाग्छु म बदलिएछ खै के यहाँ घरहरू उस्तै छन् बदलिएछ खै के यहाँ घरहरू उस्तै छन् हत्केला ए चुमिएका अधरहरू उस्तै छन् बदलिएछ खै के यहाँ घरहरू उस्तै छन् चार आँखा एक बनाई बेहोस बनाउने चार आँखा एक बनाई बेहोस बनाउने नसा रूपी नयन अनि नजरहरू उस्तै छन् हत्केला यी चुमिएका अधरहरू उस्तै छन् वर्तमानले हराएछ वर्तमानले हराएछ विगत सायद भुल्यौ क्यार वर्तमानले हराएछ विगत सायद भुल्यौ क्यार विश्वास रूपी सही छापका पहरहरू उस्तै छन् नसा रूपी नयन अनि नजरहरू उस्तै छन् पुगौँ भनी गन्तव्यमा सँगै पाइला चालेका ती पुगौँ भनी गन्तव्यमा सँगै पाइला चालेका ती डोबोहरू यस्तै छन् सफरहरू उस्तै छन् विश्वास रूपी सही छापका पहरहरू उस्तै छन् बद्लिसक्यो होला तिमी वर्षौँ भयो छुट्टिएको बद्लिसक्यौ होला तिमी वर्षौँ भयो छुट्टिएको मिनाको त यादमा बस्ने प्रहरहरू उस्तै छन् यी चुमिएका अधरहरू उस्तै छन् बदलिए के यहाँ घरहरू उस्तै छन् मिना केसी धुरकोट एक रजस्थल गुल्मीकी स्रष्टाको यो गजल उठान गरेका हौँ संयुक्त गजल सङ्ग्रह बीजारोपणबाट तपाईँका गजलहरू उठान गरिरहेका छौँ अबको क्रममा एउटा साङ्गीतिक आवाज जोड्छौँ यो साङ्गीतिक आवाज पछाडि तपाईँको मुक्तको साथमा हामी पुनः उपस्थित हुने नै छौँ नसोधो मलाई मेरो कुनै थर छैन नसोधबो मलाई मेरो कुनै थर छैन झुपडीमै बस्छु महल जस्तो घर छैन नसोधबो मलाई मेरो कुनै थर छैन दैवले नै यस्तै लेखिदियो भाग्य मेरो दैवले नै यस्तै लेखिदियो भाग्य मेरो सडक छापो भई डुल्ने मलाई रहर छैन झुपडीमै बस्नु महल जस्तो घर छैन नसधबो मलाई मेरो कुनै थर छैन अन्जान असफल हे मगरको मुक्तक उठान गरेका हौँ कार्यक्रम कल्पनाभित्रको संसारमा छौँ हामीले कार्यक्रम कल्पनाभित्रको संसारमा रहेर तपाईँले नै पठाउनुभएका गजल मुक्तक कविता कथा भावना उठान गर्ने गर्छौँ यहाँ आज सिङ्गो नेपाल रहेको छ यहाँ आज सिङ्गो नेपाल रहेको छ सधैँ मिठो हाँस्ने हिमाल रहेको छ यहाँ आज सिङ्गो नेपाल रहेको छ सधैँ मिठो हाँस्ने हिमाल रहेको छ भूकम्प नरोक्न सकियो नछेक्न नै भूकम्प नरोक्न सकियो नछेक्न नै त्यसैले त वर्तमान काल रहेको छ सधैँ मिठो हाँस्ने हिमाल रहेको छ शुभकामना दिन भ्याएका थिएनौ शुभकामना दिन भ्याएका थिएनौ साँच्चै नै हाम्रो नयाँ साल रहेको छ त्यसैले त वर्तमान काल रहेको छ आफन्तहरू मायालु जोडीहरूले आफन्तहरू मायालु जोडीहरूले पवित्र गर्ने प्रेम जाल रहेको छ साँच्चै नै हाम्रो नयाँ साल रहेको छ सुन भन्दा पनि महँगो छ आँसु यो सुन भन्दा पनि महँगो छ आँसु यो आँखाबाट झरेको लाल रहेको छ सधैँ मिठो हाँस्ने हिमाल रहेको छ आज यहाँ सिङ्गो नेपाल रहेको छ भिजल मगर भावुक ठुलो लुम्पेक आठ गुल्मी हाल बाल भारतमा रहेर लेख्नु भएको यो गजल उठान गरेका हौँ हामीले फेरि मैले संयुक्त गजल सङ्ग्रह बिजारोपणबाटै गजल लिन्छु आँधी हुरी चल्दा पनि याद तिम्रै मात्र हुरी चल्दा पनि याद तिम्रै मात्र मन मुटु चल्दा पनि याद तिम्रै मात्र हुरी चल्दा पनि याद तिम्रै मात्र बानी थियो पवित्रता समय दोषी बन्यो बानी थियो पवित्रता समय दोषी बन्यो चोट पीडा फाल्दा पनि याद तिम्रै मात्र मन मुटु जल्दा पनि याद तिम्रै मात्र तिमीलाई सम्झी हरेक पल पलमा अचेत भई ढल्दा पनि याद तिम्रै मात्र चोट र पीडा फल्दा पनि याद तिम्रै मात्र टाढा हुँदा तिमीदेखि समयको खेलमा टाढा हुँदा तिमीदेखि समयको खेलमा बाध्यतामा गल्दा पनि याद तिम्रै मात्र मन मुटु जल्दा पनि याद तिम्रै मात्र आँधीहुरी चल्दा पनि याद तिम्रै मात्र कपिल गेवाली जिज्ञासु थोर्गा तिन्द्रु रु गुल्मीका स्रष्टाको यो गजल उठानपछि फेरि अर्को गजलतर्फ लाग्छु ऊ पत्थरमा दिल खोजिरहेछ ऊ पत्थरमा दिल खोजिरहेछ हुँदा पनि मुस्किल खोजिरहेछ ऊ पत्थरमा दिल खोजिरहेछ हुँदा पनि मुस्किल खोजिरहेछ त्यो भग्नावशेषमा केही छ भने त्यो भग्नावशेषमा केही छ भने भत्कीको घरको डिल खोजिरहेछ हुँदा पनि मुस्किल खोजिरहेछ तिर्नलाई बाबुको पुरानो ऋण तिर्नलाई बाबुको पुरानो ऋण छोराले तमसुक र बिल खोजिरहेछ भत्किएको घरको डिल खोजिरहेछ म के भनौँ उसलाई पागल या कवि म के भनौँ उसलाई पागल या कवि चिहानमा एक महफिल खोजिरहेछ हुँदा पनि मुस्किल खोजिरहेछ ऊ पत्थरमा दिल खोजिरहेछ प्राञ्चल ठुलो लुम्बिक नौ गुल्मीका स्रष्टाको यो गजल उठान गरेका थियौँ हामीले गुल्मेलीहरूको संयुक्त गजल सङ्ग्रह बिजारोपणमा समावेश यो गजल उठान गरेका हौँ हामीले अब भने तपाईँका तिनै गजल मुक्तक कविता कथाको साथमा सहयात्रा गर्दा गर्दै निर्धारित समय सकिनै लाग्यो भन्दै हुनुहुन्छ प्राविधिक मित्र थम्बनले अब भने छुट्टिनुपर्ने हुन्छ यतिन्जेलसम्म हामीलाई एफएम ब्यान्डको एकानब्बे दशमलव दुई मेगा हर्स ड्युनान गरी त्यसका विभिन्न जिल्लाहरूमा सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँलाई धन्यवाद धन्यवाद आजको कार्यक्रममा मुक्तक कविता गजल पठाउने तपाईँ श्रेष्ठलाई पनि त्यस्तै मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउन सहयोग गर्ने प्राविधिक मित्र थम्मन पर्दी पनि विशेष विशेष आभारका शब्दहरू बोल्दै तपाईँलाई आजको प्रस्तुति कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह तथा प्रतिक्रिया पठाउन नभुल्नुहोला साथै तपाईँले साहित्यप्रति रुचि राख्नुहुन्छ साहित्यमा कलम चलाउनुहुन्छ भने तपाईँले सिर्जना गरेका ती साहित्यिक बानकीहरूलाई हामीलाई पठाउन सक्नुहुनेछ जसको लागि ठेगाना कार्यक्रम कल्पनाभित्रको संसार रेडियो गुल्मी एकानब्बे दशमलव दुई मेगा हर्ज रेसुङ्गा नगरपालिका दस उपलोत्तम घाँस गुल्मी तपाईँले हाम्रो फेसबुकको पेजमा पनि पठाउन सक्नुहुन्छ W W W dot Facebook dot com slash कल्पनाभित्रको संसार डट कममा पनि तपाईँले आफूलाई मनमा लागेका प्रतिक्रिया साथै तपाईँले सिर्जना गर्नुभएका गजल कविता मुक्तक पनि हामीलाई पठाउन सक्नुहुनेछ भन्दै तपाईँको मिठो नितरीको कामना गर्दै अर्को श्रृङ्खलासम्मको लागि प्रस्तुता आवाजको दुनियाँबाट कुसुम पनि उछेल पर्छु नमस्ते शुभ सपनी